बझाङ सदरमुकाम चैनपुरमा बाढी सात पसल र एउटा झोलङ्गे पुल बग्यो पन्ध्र घर उच्च जोखिममा डडेलधुरामा एक वर्षमा साढे पन्ध्र सय बढीले मुक्त हलिया परिचय पत्र पाए जिल्लाका पन्ध्र मुक्त हलियाको आफ्नै जग्गा आगामी आर्थिक वर्षभित्रमा प्रदेश नम्बर सातमा थप दुई जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने डडेलधुराको रिङोडा गाउँमा विद्युतका तारहरूले हरियो रुखहरू छुँदा करेन्ट लाग्ने जोखिम र कार्यालय प्रमुख नहुँदा नेपाल टेलिकम डोटीमा कर्मचारीको मनोमानी डोटी र बैतडीका केही गाउँहरू अझै संचार सेवाबाट वञ्चित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बझाङ सदरमुकाम चैनपुर नजिकै रहेको बाउली खोलामा आएको बाढीले सातवटा तरकारी पसल र एउटा झोलङ्गी पोल बगाएको छ लगातार परिरहेको पानी र बाढीका कारण सिमखेत गाउँ जोखिममा परेको छ बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य छजनाको पसल बगाएको डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभएको छ टीनले छाएका तरकारी पसल खोला छेउमै निर्माण गरिएको थियो तीसवटा भन्दा बढी गाविसलाई चिनपुरसँग जोड्ने झोलङ्गी पुल बगाएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् उनीहरूले स्थानीय बासिन्दा खोला छेउमा जान सक्ने भएकाले उच्च सतर्कता अप्नाइएको बताइएको छ सिमखेतका पन्ध्र घर उच्च जोखिममा परेका छन् डडेलधुरामा एक आर्थिक वर्षमा साढे पन्ध्र सय भन्दा बढ़ीले मुक्त हलिया परिचय पत्र प्राप्त गरेका छन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक हजार छ सय तीसजना मुक्त हलियाहरूको प्रमाणीकरण गरिएकोमा एक हजार पाँच सय छैसठी जनाले परिचय पत्र पाएका हुन् जिल्लाबाट सबैभन्दा बढी परिचय पत्र पाउनेमा घ वर्गका रहेका छन् भने सबैभन्दा कम परिचय पत्र ग वर्गका रहेका छन् घ वर्ग परिचय पत्र पाउने छ सय चौपन्न जना रहेका छन् भने ग वर्ग परिचय पत्र पाउने एक सय उनासत्तरी जना रहेका छन् यस्तै क वर्गको परिचय पत्र दुई सय पञ्चासी जनाले पाएका छन् भने चार सय अन्ठाउन्न जनाले खबरको पत्र प्राप्त गरेको मालपोत कार्यालय डडेलधुराले जनाएको छ कार्यालय प्रमुख तथा मालपोत अधिकृत मन्जु विष्टले जिल्लामा दुई हजार पाँच सय एकाउन्न जना मुक्तहलियाको परिचय संख्या रहेकोमा नौ सय एक्काइस जना अझै प्रमाणीकरण समेत हुन बाँकी रहेको जानकारी दिनुभएको छ जम्मा मुक्त हलिया संख्या पच्चिस सय एकाउन्न रहेको थियो त्यो मध्ये जम्मा परिचय पत्र पाउने पन्ध्र सय छ्यासठी रहेको छ भने प्रमाणीकरण संख्या चाहिँ सोह्र सय तिस र प्रमाणीकरण हुनु बाँकी नौ सय एक्काइसजनाको रहेको छ तीमध्ये हाम्रो यस अबमा सञ्चालित जग्गा खरिद अन्तर्गत बिसजनाको थियो र पाँचजनाको लागि जग्गा हाम्रो दुई लाखले पैसा नभ्याउने भावनाले दुई लाखकै दरले जग्गा किनेर पन्ध्रजनालाई हामीले फाइनल गरेका थियौँ र पन्ध्रजनाले जग्गा खरिद लालबर्जा पाउने अवस्थामा छन् घर निर्माण तिसजनाको र घर मर्मत चाहिँ चालिसजनाको सम्पन्न भइसकेको छ वैदेशिक रोजगारको लागि हाम्रो दसजनाको कोटा निर्धारण भइरहेको थियो एकजना अब भएर नौजनाको लागि हामीले सहयोग गरिरहेका छौँ साथै यस आर्थिक वर्षमा पञ्चासी जनालाई पुनस्थापना कार्यक्रममा सहभागी गराइएको छ कार्यक्रम अन्तर्गत जग्गा खरिद गरेका पन्ध्रजनाले हिजोदेखि आफ्नै जमिन भएको पूर्जा लिएका छन् हिजो जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो जग्गाधनी पूर्जा लिने पुनस्थापित मुक्त हलियारमा बाह्रजना पुरूष छन् भने तीनजना महिला रहेका छन् लालपूर्जा पाएपछि मुक्त हलियाहरू खुशी भएका छन् लालपूर्जा हातमा पाएपछि पुनस्थापित मुक्त हलिया लालबहादुर दमाईले सरकारले ढिलै भए पनि आफूलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो उहाँले भन्नुभयो आशे आशमा बसेको धेरै वर्ष भइसकेको थियो यसपालि सरकारले हामी जस्ता जग्गा नभएकाहरूलाई जग्गा किनेर लालपूर्जा दियो निकै खुशी छु तर म जस्ता अरू पनि छन् उनीहरूले पनि चाँडै सरकारबाट सहयोग पाए उनीहरूको जीवन पनि सुखमय हुन्थ्यो जग्गा खरिद अन्तर्गतका प्रत्येक मुक्त हलियाले दुई लाखका दरले रकम पाएपछि जग्गा खरिद गरेका थिए पुनस्थापना अन्तर्गत बेसनलाई जग्गा खरिदमा राखिएकोमा रकम अभावमा पाँचजनालाई पुनस्थापनामा समेट्न नसकिएको मालपोत अधिकृत विष्टले जानकारी दिनुभएको छ उनीहरूलाई आगामी पुनस्थापनाको कार्यक्रममा समेटिने उहाँले बताउनु भएको छ यस्तै यसै आर्थिक वर्षको पुनस्थापना कार्यक्रम अन्तर्गत तीसजनालाई तीन लाखका दरले घर निर्माणका लागि रकम उपलब्ध गराएपछि उनीहरूले घर निर्माण गरेको र चालिसजनालाई एक लाखका दरले घर मर्मत खर्च उपलब्ध गराएर उनीहरूले पनि घर मर्मत गरिसकेको उहाँले जानकारी दिनुभएको छ साथै दसजनालाई वैदेशिक रोजगारीका लागि राहदानी सहयोगको कार्यक्रम रहेकोमा नौजनाले मात्र सहयोग लिएको जानकारी दिनुभएको छ उनीहरूको निशुल्क राहदानी बनाइएको हो जिल्लामा पुनस्थापना अन्तर्गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक करोड़ साठी लाख रकम खर्च भएको मालपोत कार्यालयले जनाएको छ आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने पच्चीसवटा जिल्लाको छनौट गरिएको छ स्वास्थ्य मन्त्रालयको गत सत्र असारको मन्त्री स्तरीय निर्णयबाट आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तर भित्र बिमा कार्यक्रम शुरू हुने थप बाह्र जिल्लाको घोषणा गरिएको हो त्यसमा प्रदेश नम्बर सातबाट छाम जिल्ला मात्र परेको छ तेह्रवटा जिल्लाको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो तीमध्ये तीनवटामा बिमा कार्यक्रम शुरू भइसकेको छ पाइलटिङ गर्न भन्दै तीन वर्ष अघि नै छनौटमा परेको कैलालीमा भने बीमा कार्यक्रम शुरू भइसकेको छ स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका शाखा अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार गत वर्ष नै बीमा कार्यक्रम लागू हुने दस जिल्ला छनौट भइसकेका थिए ती जिल्लाहरूमा प्रदेश नम्बर सातबाट बैतडी छनौट गरिसकिएको छ भदौसम्म प्रदेश नम्बर सातको कैलालीमा उपचार सेवा शुरू हुने र त्यसपछि बाँकी छनौटमा परेका नयाँ जिल्लाहरूमा कार्यक्रम शुरू हुने जनाइएको छ सरकारले तीन वर्षभित्रमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना अनुरूप आउँदो आर्थिक वर्षमा पच्चीसवटा जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो उक्त बीमा कार्यक्रममा प्रति परिवार पाँचजना दुई हजार पाँच सय रूपियाँ प्रिमियम तिरेपछि पचास हजार रूपियाँसम्मको उपचार सेवा पाइनेछ डडेलधुराको भद्रपुरमा पर्ने रिङवडा गाउँ नजिकै विद्युतका तारहरूले हरियो रुखहरूमा छुँदा करेन्ट लाग्ने जोखिम देखिएको छ भद्रपुरको वडा नम्बर सात रिङवडा गाउँमा लागि तानिएका बिजुलीका तारहरूले हरियर घर छोएपछि करेन्ट लाग्ने दुर्घटनाको जोखिम देखिएको हो काठका पोलमा तानिएका तारहरूले रूखहरू छोएको उक्त ठाउँमा मानिसको धेरै नै आवतजावत हुने गरेकाले दुर्घटना हुन सक्ने अवस्था रहेको स्थानीय हेम भट्टले जानकारी दिनुभएको छ समाचार प्रसारण पहिले रेडियो युनिटीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेलधुरालाई जानकारी गराएपछि वितरण केन्द्रले आफ्ना कर्मचारीलाई त्यहाँको अवस्था बुझ्न पठाएको छ वितरण केन्द्र प्रमुख राजमणि बजगाईले समस्या बुझ्न कर्मचारी पठाएको जानकारी दिनुभएको छ उता स्थानीय हेम भट्टले पनि प्राधिकरणका कर्मचारी आएर तारहरूले रूख छोएको ठाउँमा हेरेर गएको र समस्यालाई प्राधिकरण वितरण केन्द्रमा जानकारी गराएर गर्न सकिने काम गरी समस्यालाई हल गरिने जानकारी दिनुभएको जनाउनु भएको छ बैतडीको रौली स्वरमा चट्याङले अवरुद्ध भएको विद्युत सेवा सोह्र दिन बढी भइसक्दा समेत सुचारू हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् विद्युत सेवा अवरुद्ध भएको सोह्र दिन भन्दा बढी भइसक्दा पनि विद्युत सेवा सुचारू गर्नका लागि विद्युत प्राधिकरणले ध्यान नदिएको स्थानीयहरूले गुनासो गरेका छन् विद्युत सेवा अवृद्ध हुँदा धेरै समस्या खेल्नु परेको स्थानीय नरेन्द्र विष्टले जानकारी दिनुभएको छ विद्युत अवरुद्ध हुँदा संचार सेवा समेत प्रभावित भएको छ भने विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको जनाइएको छ डोटीमा रहेको नेपाल टेलिकममा वैशाख महिनादेखि कार्यालय प्रमुख नहुँदा कार्यालय कर्मचारी लगायत ग्राहकहरूले शास्ति भोग्नु परेको छ वैशाख महिनादेखि कार्यालयमा कार्यालय प्रमुख नहुँदा कार्यालय अस्तव्यस्त बनेको छ कार्यालयमा कार्यालय प्रमुख नहुँदा कार्यालय प्रमुखको कार्यकक्ष पनि अस्तव्यस्त बनेको छ त्यस्तै कर्मचारीहरूले मनोमानी गरिरहेका छन् कार्यालयको प्रशासन फाँटलाई मनोमानी तवरले कोठा र आवास गृह बनाइएको छ कार्यालय प्रमुखको अभावमा कर्मचारीहरूमा मतभेद उत्पन्न हुन थालेको छ भने कार्यालयका कामकाजमा पनि असर परेको छ कार्यालयका कर्मचारी तेजबहादुर भोगटीले केही कर्मचारीहरूले मनोमानी तवरले कार्यालयलाई आफ्नै ढंगले सञ्चालन गर्न खोजिरहेको बताउनु भएको छ उहाँले कार्यालयमा वैशाखदेखि कार्यालय प्रमुख नहुँदा कार्यालय अस्तव्यस्त बनिरहेको बताउनु भएको छ उता नेपाल टेलिकमको चार जिल्ला हेर्ने दिपायलको कार्यालयले टेलिकमको डोटी कार्यालयमा नयाँ प्रमुख आउने लागेको जानकारी दिएको छ कार्यालयका प्रमुख गगन चन्दले एक हप्ताभित्र कार्यालय प्रमुख सिलगढ़ी आउने बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ मान्छे इन्टरनेटसँग जोडिसक्दा समेत डोटी र बैतडीका केही बस्तीहरू अझै संचार सम्पर्कसँग जोडिन सकेका छैनन् केही मानिसहरू गाउँबाटै इन्टरनेट चलाउन थालिसकेको अवस्थामा बैतडीको शिवलिङ गाविसका र डोटीको गिरीचौका गाविसका केही गाउँहरूमा बासिन्दा अझै मोबाइल फोन सेवाबाट समेत वञ्चित रहेका छन् बैतडीको शिवलिङ नौ बोरी गाउँका करिब साठी घर परिवार अझै मोबाइल फोन सेवाबाट वञ्चित रहेका हुन् त्यस्तै डोटीको गिरिचौका गाविसको बबिना र कुसिना गाउँमा रहेका झण्डै सत्तरी घर परिवार पनि संचार सेवाबाट वञ्चित रहेको छिमेकी गाविस डोटीको लामिखालबाट स्थानीय मानबहादुर रुकायले जानकारी दिनुभएको छ नेपाल भारत जोड्ने जैविक मार्ग मासिदा वन्यजन्तु आवजतमा समस्या भएको छ जैविक मार्गमा मानव बस्ती बस्दा वन्यजन्तु आवजतमा समस्या भएको हो जैविक बस्ती मासिँदै गएका कारण वर्षेनी कृषकहरूले त्यसको क्षति बेहोर्दै आएका छन् भने कतिले ज्यान समेत गुमाइसकेका छन् अतिक्रमण मानव बस्ती विस्तार लगायतका कारणले जैविक जैविक विविधताले महत्वपूर्ण मोहना लालझाडी जैविक मार्ग संकुचित बन्न थालेको जनाइएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलालीको धनगढ़ीबाट अत्तरियातर्फ आउँदै गरेको साइकललाई भे एक ज एकाउन्न दस नम्बरको भाडाको गाडीले राति आठ बजेको समयमा धनगढ़ी उपमहानगरपालिका तीन बोराडाँडीमा टक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् साइकल चालक अत्तरिया नगरपालिका एघार गेटाका एकतीस वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका हुन् भने साइकलमै सवार उनका सात वर्ष वर्षीय छोरा विपिन चौधरीको घटनास्थलमा मृत्यु भएको हो घाइते भएका सुनिलको